अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा छोडिदेऊ ती मालिकका घरहरू छोडिदेऊ ती मालिकका घरहरू यदि तिमीलाई मुक्तिको आवश्यकता छ भने छाडिदेऊ ती मालिकका घरहरू यदि तिमीलाई मुक्तिको आवश्यकता छ भने खोजी गर विकासका बाटाहरू यदि तिमीलाई तिम्रो नौलो बिहानी ल्याउन चाहन्छौ भने खोजी गर विकासका बाटाहरू यदि तिम्रो नौलो बिहानी ल्याउन चाहन्छौ भने नमस्कार अनि हार्दिक स्वागत अभिवादन समस्त श्रोता मित्रमा कार्यक्रम आधुनिक यात्राको व्यवसायबाट नेपाली सङ्गीतमा धेरै सङ्गीतहरू छन् त्यही सङ्गीतको एउटा पाटो आधुनिक सङ्गीत तिनी विभिन्न आधुनिक सङ्गीतबाट तपाईँलाई मनोरञ्जन दिलाउनको लागि सुमधुर आधुनिक सङ्गीतको साथमा प्राविधिक मित्र राजसङ्घीय आवाजबाट सोम उपस्थित भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ विशेष त कार्यक्रमको यो सुरुवातमा यो श्रृङ्खलामा म एउटा कुरा सम्झन चाहेँ आज विशेष गरी हाम्रो सहकर्मी ध्रुवराज लामसानेज्यूको जन्मदिन परेको छ उहाँले सानै हरेक पाइलामा सफलता मिलोस् उहाँले चाहेका हरेक कामहरू चाहिँ सक्सेस हुन् सफल हुन् यही कामना गर्न चाहन्छु सँगसँगै जन्मदिनको धेरै धेरै शुभकामना पनि व्यक्त गर्न चाहन्छु मेरो व्यक्तिगत तर्फबाट सँगसँगै रेडियो अर्पण हल युनिट प्राविधिक मित्र र सँगसँगै सम्पूर्ण सहकर्मी साथीहरूले हामीले उहाँलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ यो सँगसँगै कार्यक्रम आधुनिक यात्रा सुन्नु भएको छ विभिन्न आधुनिक गीत सङ्गीतको साथमा आजको यो श्रृङ्खलामा पनि तपाईँको साथमा रहने गर्छौँ म र तपाईँलाई मिठो आवाजहरू सुनाउनेछु राजले प्राविधिकबाट साथ दिनुभएको छ मलाई कार्यक्रमको सुरुवात गर्न चाहन्छु एउटा सुमथुर आवाजबाट जिन्दगीको सवाल हुन्छ सुरुप्रा आवाज रहेको छ तपाईँ सम्पूर्णको लागि आवाज राख्छु आवाजपछि आउँछु सुन्दै गर्नुहोला जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो भेट्ने छुट्ने कथा जस्तो होइन चलचित्र हाम्रो ভোলিতে সেই ছুটিরা প্রেম পথবানে ভোলিতে সেই ছুটিরা প্রেম পথবানে আজই বাটা आफ्नो आफ्नो बाटो लगा हाम्रो आजै बाटा आफ्नो जोवन साट्ने यता पनि उता पनि तिम्रै भनी ढाट्ने यता पनि उता पनि तिम्रै भनी ढाट्ने ए विश्वासमा परेर घुल्नु पर्छ भने ए विश्वासमा परेर बियो गुरु पर्छ भने अझै बाट आफ्नो आफ्नो बाटोलाई डराम्रो अझै बाट आफ्नो आफ्नो बाटो डराम्रो बाहिर मात्रै हुन्छ काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ बिछोडको घाउले त कलेजी नै छुन्छ बिछोडको घाउ हजुर जिन्दगी केही सवाल हुन्छ तपाईँ सम्पूर्णको लागि यो स्वरूप स्वरूपराज आचार्यको रहेको थियो तपाईँको लागि राखेँ अवश्य पनि जिन्दगीमा धेरै कुराहरू हुने गर्छन् कहिले मिलन हुन्छ कहिले बेसोड हुन्छ कहिले सुख कहिले दुःख यस्तै हो जिन्दगीको सङ्गम हरेक कुराहरू हाम्रो जिन्दगीमा सबै कुराहरू चाहिँ आएको हुन्छ सबै कुराको हामीले महसुस गरेका हुन्छौँ र सबै कुरासँग सङ्घर्ष पनि गरिरहेका हुन्छौँ युद्ध पनि गरिरहेका हुन्छौँ र पो त हाम्रो जिन्दगी अगाडि बढिरहेको छ साँच्चै जब हामीसँग सङ्घर्ष छैन जब हामी सङ्घर्ष गर्न सक्दैनौँ त्यहाँनिर हाम्रो जीवनको कुनै अस्तित्व पनि रहँदैन जब हरेक कुरासँग हामी सङ्घर्ष गर्न सक्छौँ त्यहाँनिर चाहिँ हामीले केही न केही सफलता पाएका हुन्छौँ कार्यक्रममा आधुनिक यात्रा सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहर्स र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कम अनि ब्लग लिस्टबाट पनि हामीलाई सुन्नु भएको छ प्राविधिक मित्र राज हुनुहुन्छ आवाजबाट समसुद भएको साथमा आधुनिक यात्रा हप्ताको दुई दिन आउने गर्छ र आज सोमबारे श्रृङ्खलामा छौँ र यो श्रृङ्खलामा तपाईँलाई केही मिठा आधुनिक गीत सङ्गीतबाट मनोरञ्जन दिने प्रयासमा जुटिरहेको छु वास्तवमा आधुनिक सङ्गीत एउटा नेपाली सङ्गीत क्षेत्रको उत्कृष्ट सङ्गीत एउटा उचाइमा रहेको सङ्गीत पनि भन्ने गरिन्छ विशेष गरी आधुनिक सङ्गीतको एउटा छुट्टै खालको पहिचान छ छुट्टै खालको पहिचान बगेको छ र आधुनिक सङ्गीतमा पनि छुट्टै खालका व्यक्तित्वहरू छन् जसले नेपालको यो नामलाई रोशन गरेका व्यक्तित्वहरू आधुनिक सङ्गीत क्षेत्रबाटै नै उब्जिएका छन् मलाई त्यस्तै लाग्छ यति क्रममा यही बेलामा फेरि अर्को आधुनिक सङ्गीतलाई तपाईँको लागि राख्दैछु म तिम्रो सम्झनाले मलाई सञ्जीवनी जो नेपालको होइनन् भारतीय गायिका भएर पनि नेपाली आधुनिक क्षेत्रमा उनको नाम अग्रस्थानमा छ आधुनिक गायिकाहरूमध्ये अग्रस्थानमा रहन सफल सञ्जीवनीको आवाजमा तिम्रो सम्झनाले मलाई यो आवाज राख्छु यो आवाजपछि हामी केही समय व्यापारिक विश्राममा जान्छौँ विश्रामपछि आउँछु सुन्दै गर्नुहोला कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा better power better mileage better engine better braking र बेटर को पावरको लागि होस 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको double disc bike Apache RTR one eighty cc 2009-2010 bike of the Year award प्राप्त Apache RTR 160cc साथमा Star City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 अन्ठानब्बे चार पचास अडसठी पाँच सय पचासी पुनश्च हामी कहाँ सम्पूर्ण स्कुलका शिक्षकका ड्रेसहरू पाइन्छ घर बनाउन लागेको ओरिङ गर्नुपर्ने अनि विद्युतका सामग्री पनि चाहिएको थियो अब कहाँ जाने होला धन्दा नमान्नुहोस् न दाई तपाईँ हाम्रै पर्साको नयाँ रोडमा रहेको जनज्योति बिजुली पसल छ नि त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क जनज्योति बिजुली पसल खैरोहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छपन्न एकसठी दुई सय बाह्र र अन्ठानब्बे चार पचास छैसठी पाँच सय बैसठी अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्ज र यो कार्यक्रम आधुनिक यात्रा हजुर केही समयको यो छोटो व्यापारिक विश्रामपछि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम आधुनिक यात्रा सुनिरहनु भएको छ तपाईँको प्यारो रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरू अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि सुन्नु भएको छ हामी छौँ तपाईँको साथमा प्राविधिक मित्र राज आवाजबाट गुम सङ्गीतहरू तपाईँको लागि बजाइरहेको यहाँनिर तपाईँलाई सुनाइरहेका छौँ अवश्य पनि तपाईँले तिनै मिठो आवाजबाट मनोरञ्जन लिनु भएको छ यही समयमा फेरि अर्को आवाजलाई म स्थान दिन गइरहेको छु तपाईँको लागि सबैले मलाई शिव परिवारको आवाजमा तपाईँ सम्पूर्णको लागि यो आवाज राख्छु यो आवाज पछि आउँछु सुन्दै गर्नुहोला भाई्वर तिमो दाई न पढ़ो भाई पनीश्वर तिंदो दाई न पढ़ हजुर देब्रे मेरो परे पनि ईश्वर तिम्रो नै परो जब आफूले माया गर्ने मान्छेलाई मनबाट माया गरिन्छ तब यस्ता खालका शब्द सिर्जनाहरू चाहिँ उत्पन्न हुने गर्छन् लेखिने गरिन्छ विशेष गरी आफ्नो मायाहरूलाई कहिले पनि दुःख नहोस् सधैँ सुखी रहोस् खुसी रहोस् यही चाहन्छ जसले पनि माया गर्छ चुखुमलले कार्यक्रम आधुनिक यात्रा सुन्नुभएको छ रेडियो अर्पण एक सय चार थौलो पाँच व्याज्ञ आधुनिक सुगम सङ्गीतहरू तपाईँको लागि प्रस्तुत गरिरहेका छौँ कार्यक्रममा प्राविधिक मित्र राजसँगै आवाजबाट सुन्छ यिनी विविध आधुनिक सङ्गीत मायालाई प्रस्तुत गर्दा गर्दै कार्यक्रमबाट विधा माग्ने बेला भएको छ समय सकिएको छ विधा माग्नुपर्छ सुनेर साथ दिनभर तपाईँलाई धन्यवाद छ कार्यक्रमप्रति सुझाव सल्लाह प्रतिक्रिया छन् भने शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिसमा तपाईँले फोन गरेर सुझाव सल्लाह प्रतिक्रिया प्रेषण गर्न सक्नुहुनेछ र यतिन्जेलसम्म मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुऱ्याउनका लागि सहयोग गर्ने मित्र राजलाई विशेष धन्यवाद दिँदै अन्तिममा व्यर्थ व्यर्थैले तिमीलाई मिलन अमुत्यको आवाजमा यसो मधुर आवाज गर्दै प्रस्तुतिबाट सुविधा माग्छ नमस्कार बदला बदला Fatima. जी